खरी जातको हाम्रो यहाँको स्थानीय जात एउटा र अर्को चाहिँ बोयर अस्ट्रेलियन बोयर जातको दुईटा जातको बाख्रा छ र प्लस त्यसमा खरी प्लस बोयर गरेर क्रस क्रस बाख्रा हामीले यहाँ निकालेको केही जातका मात्र यहाँ हुने हुन् कि अन्य जातका नल्याएका यो फार्म स्थापना कालदेखि यो फार्ममा पहिले जमुनाबारी त्यसपछि बारबेरी गर्दै अहिले आएर खरी नै राम्रो छ भनेर यो फार्मले खरी बाख्राको स्रोत केन्द्रको रूपमा यहाँ विकास गरेको र त्यसपछि आएर कृषि तथा खाद्य सुरक्षा आयोजनाबाट बोयर जातलाई विकास गर्नुपर्छ भनेर बोयर जातको पनि अहिले हालसालै सुरुवात गरिएको बाख्रा पाल्दाका समस्याहरू के कस्ता रहेका भइरहेका समस्यामा हेर्दाखेरि अब यहाँ चरणको अभाव होइन जम्मै जङ्गलहरू सबै सामुदायिक जङ्गलमा परिणत भएको र परिचालनमा लग्न अभाव भएको हुनाले घाँस नभइकन बाख्रा पाल्न सकिँदैन र घाँस खेतीमा किसानहरूले घाँस खेतीतर्फ बढी आकर्षित भएर घाँस खेतीमा मेन समस्या चाहिँ घाँसको समस्या बाख्राहरूलाई खुवाउन मेन समस्याको रूपमा घाँस हो बाहिर किसानहरूमा हेर्दाखेरि र यो फार्मभित्र चाहिँ हामीले के गरिरहेको छौँ भने घाँसको विकास गरेर फार्मभित्रै हामीले स्टल फिडिङमा राखेर बाख्रालाई यहीँभित्र घाँसमा आधारित गरेर खाइरहेको भनेपछि तपाईँले घाँस किन्नु घाँस नपुग घाँस चाहिँ हामीले बाहिर किसानबाट किनेर आपूर्ति गर्छौँ ठाउँबाट लिएर आउनुहुन्छ घाँस धनगढी महेन्द्रका ग्रामीण मकैको बजार गाउँको बजार यहाँ घाँस उपलब्ध छ कि छैन हामीसँग वर्षमा बाह्र महिनामा हामीसँग आठ महिनाको लागि हाम्रो भित्रैबाट हुन्छ भने चार महिनाको लागि हामी बाहिरबाट खरिदेर आपूर्ति गरेर लगभग चार महिनासम्म त्यो बर्खेर हिउँदको मिसाएर कतिवटा बाख्रा रहेको हामीसँग आज आजको स्टक भनेको हामीसँग चार सय बिसवटा मान भनेको के छ भने व्यावसायिक रूपमा बाख्रा पाल्ने कृषकहरूले बोयर बोकाको माग गरिरहेछन् भने बोयर बाख्रा पाठीको माग गरिरहेछन् भने अरू किसानहरूले खरी बाख्राको बोका र पाठीहरू माग गर्दछन् र माग अनुसारको आपूर्ति फार्मले गर्न नसके पनि हाम्रा बाह्य स्रोत केन्द्रहरू सञ्चालनमा रहेका छन् र ती स्रोत केन्द्र मार्फत हामीले चाहिँ किसानहरूको मागलाई आपूर्ति गर्ने गरेका छौँ तपाईँहरूले किसानलाई बेच्ने किसानलाई हामीले यहाँबाट उत्पादित चाहिँ किसानलाई बेच्ने सर्वस्व रूपमा र यहाँबाट उपलब्ध हुन नसकेको चाहिँ स्रोत केन्द्र मार्फत हाम्रा स्रोत समूहहरू छन् स्रोत समूह मार्फत किसानहरूको लाई उपलब्ध गराउनु बेच्दाखेरि कसरी बेच्नुहुन्छ उनीहरूको तौल अनुसार हुन्छ कि लाइभ वेटमा होइन जिउँदो तौलको रूपमा हामी तौलेर किलोको हिसाबमा तिन सय रुपियाँको बोका खरीमा छ भने सात सय रुपियाँ बोयरको यो बाख्राको माग कुन कुन जिल्लामा बढिरहेको छ यो बाख्राको माग सुदूरपश्चिमको नेपालको नौवटै जिल्ला र प्लस मध्यपश्चिम र कहिलेकाहीँ हाम्रो पश्चिमाञ्चलबाट पनि यहाँ माग बढी जसो कुन जिल्ला बढी जाने भनेको सुदूरपश्चिमको नौवटै जिल्लामा लगभग बराबर हिसाबमा गइरहेको छ भने मध्यपश्चिमको केही जिल्लाहरूमा जाने उनीहरूले किन्दाखेरि त्यस्तो केही प्रक्रिया पुर्याउनु पर्छ कि पहिला चाहिँ यहाँ बोयरको लागि हो भने फर्म दर्ता र निवेदनहरू यहाँ हालिराख्ने र उनीहरूलाई मागको आधारमा हामीले चाहिँ इष्टको आधारमा हामीले उनीहरूलाई गर्छौँ भने खरीको रूपमा हामीले चाहिँ माग उनीहरूले माग गर्यो भने हामीले चाहिँ यहाँबाट राजस्व काटेर उनीहरूलाई दिउँ माग पाठा र पाठी दुइटैको बराबर किसिमको माग व्यवसायको आधारमा हुन्छ व्यवसायको आधारमा यो राज्यको राज्यको लगानी कति रहेको छ यस फर्ममा राज्यको लगानीमा हेर्नुहुन्छ भने लगभग हामी वार्षिक डेढ करोड होइन तलब भत्ता यावत चिजहरू जम्मै खर्च लगाएर डेढ करोड मात्रै राज्यको लगानी छ जस्तै अहिले रोजगार छैन भनेर विदेश पनि जानेहरू धेरै छन् युवाहरू बाख्रा पालनबाट रोजगारीका स्रोतहरू आउन सक्छ निश्चय नै विदेशमा जाने युवा साथीहरूलाई म के भन्छु भने आफ्नै देशमा केही व्यावसायिक बाख्रा पालन सुरु गर्यो भने त्यसबाट चाहिँ विदेश पलायन हुनुबाट मान्छेहरू रोक्न सकिन्छ किन यसबाट धेरै चुनौतीहरू छ बाख्रा पालन व्यवसाय गर्दाखेरि पहिला सुरुमा उनीहरूले त्यसको आहाराको व्यवस्थापन गर्नु पर्यो खोरको व्यवस्थापन गर्नु पर्यो तर आफ्नो जमिन हुनु पऱ्यो नभए चाहिँ भाडामा लिएर जमिन भाडामा लिएर पनि त्यो व्यवसाय सुरु गर्दाखेरि राम्रो तिन सय रुपियाँ करिब बाख्रालाई तिन सय रुपियाँ बोयरलाई सात सय जिउँदो हालसालै त्यस्तो कुनै सोचमा आइपुगेको छैन र अब स्रोत साधन जुटेमा फार्मलाई विस्तार गर्ने हिसाबमा थप थप्ने सोच चाहिँ फार्मले बना रोगहरू लागेर कति मरेका त्यस्तो घटना त छैन हाम्रो फार्मभित्रै त्यस्तो मरेको छैन होइन फार्मभित्र के छ भने अब सामान्य रूपमा एक दुईवटा दुई तिन महिनाभित्र एउटा दुईवटा पाठापाठी मर्ने भन्ने त्यो सामान्य रूपमा भइहाल्छ ठुलो मासमा र त्यस्तो खासै रोगको त्यस्तो प्रकोप देखिँदैन बेला बेलामा पिपिआर होइन खोरे यस्ता रोगहरू विरुद्ध चाहिँ खोप लगाइराख्यो भने त्यस्तो रोग चाहिँ भित्रिन डर कम हुन्छ